अहिले अपरान्नको तिन बज्यो अहिले अपरान्नको तिन बज्यो मनोरञ्जनका लागि सुन्नु हजुर रेडियो अर्पण सुन्नु हजुर निर्वाचनको वातावरण बनाउन दलहरूको राष्ट्रपति यादवद्वारा ध्यान आकर्षण निर्वाचनको तयारी बारे प्रमुख निर्वाचन आयुक्तले राष्ट्रपतिलाई जानकारी गराउँदै आन्दोलन र दललाई निर्वाचनमा सहभागी गराउने वातावरण बनाउन एकीकृत माओवादी अध्यक्ष प्रचण्डसँग मन्त्री परिषदका अध्यक्ष रेग्मीको आग्रह निर्वाचन क्षेत्र निर्धारण आयोग विज्ञहरूसँग छलफलमा केन्द्रित यौनिक तथा लैङ्गिक अल्पसंख्यकले आगामी निर्वाचनका लागि घोषणा गरे उम्मेद्वारी सरकारले माग पूरा नगरे ग्यास आपूर्ति बन्द गर्ने ग्यास व्यवसायीको चेतावनी अमेरिकी मानव रहित विमानको आक्रमणमा पाकिस्तानमा सोह्र जनाको मृत्यु इजिप्टमा राष्ट्रपति मुर्सी विरुद्धको आन्दोलन हिंसात्मक बन्दै सोह्र सर्वसाधारणको ज्यान गयो र त्रिदेशीय क्रिकेटमा भारतको लगातार दोस्रो हार श्रृङ्खलामा भारत श्रीलङ्कासँग एक सय एकसठी रनको अन्तरले पराजित मतदाता नामावलीमा नाम दर्ता गर्न जिल्ला निर्वाचन कार्यालय चितवनको सूचना अर्को संविधान सभा सदस्यको निर्वाचनका लागि मतदाता हुन दुई हजार सत्तरी असार मसान्तसम्म अठार वर्ष उमेर पुरा भएको हुनुपर्ने र उक्त निर्वाचनमा मतदाता गर्नका लागि सोही मितिभित्र आफ्नो नाम फोटो सहितको मतदाता नामावलीमा दर्ता गरिसक्नु पर्ने गरी मिति तोकिएको हुँदा हालसम्म पनि कुनै कारणवश नाम दर्ता गर्न छुट भएका नेपाली नागरिकहरूले जिल्ला निर्वाचन कार्यालय जिल्ला प्रशासन कार्यालयमा नेपाली नागरिकताको प्रमाणपत्र सहित आफै उपस्थित भई आफ्नो नाम दर्ता गर्नु जिल्ला निर्वाचन कार्यालय चितवन सबैमा हार्दिक अनुरोध गर्दछ कतै तपाईँको नाम दर्ता गर्न छुट त भएको छैन फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गर्ने अन्तिम मिति दुई हजार सत्तरी आषाढ मसान्तसम्म खबरमा तयार पारेको राष्ट्रिय खबरमा कुसुम शर्मा र धीरज बस्नेतको स्वागत छ देशभरका विभिन्न एफएम स्टेशन र इन्टरनेटमा नेपालवाणी डट कमबाट संसारभर एकैसाथ प्रसारण भइरहेको राष्ट्रिय खबर अब राष्ट्रपति डाक्टर रामवरण यादवले संविधान सभा निर्वाचनको वातावरण निर्माणका लागि सक्रिय रूपमा अगाडि बढ्नका लागि राजनीतिक दलहरूको आकर्षण गराउनु भएको छ राष्ट्रपतिसँगको छलफलका लागि शीतल निवास पुग्नुभएका नेपाली काङ्ग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेलसँगको भेटका क्रममा राष्ट्रपति यादवले यस्तो ध्यानकर्षण गराउनु भएको हो निर्वाचनको वातावरण बनाउनका लागि सरकार जस्तै शीर्ष राजनैतिक दलहरूले पनि पहल गरी निर्वाचनको विपक्षमा रहेका दलहरूलाई सहमतिमा ल्याउन राष्ट्रपतिले आग्रह गर्नुभएको कार्यवाहक सभापति पौडेलले संचारकर्मीलाई जानकारी दिनुभएको छ शीर्ष दलहरूको प्रयासबाट नै निर्वाचनको विपक्षमा रहेका दलहरूलाई निर्वाचनमा सहभागी गराउन सम्भव भएकाले यसलाई संवेदनशील रूपमा लिएर अगाडि बढ्न राष्ट्रपतिले आग्रह गरेको उहाँले जानकारी दिनुभयो भेटका क्रममा आफूले राष्ट्रपतिको स्वास्थ्य अवस्थाका विषयमा जानकारी लिएको पौडेलले बताउनुभयो साथै भेटमा सरकार सरकारले ल्याउन लागेको पूरक बजेटका विषयमा पनि छलफल भएको थियो पूरक बजेटका विषयमा राजनीतिक दलहरू सकारात्मक भएको भए पनि दुर्गामी प्रभाव पार्ने किसिमका कार्यक्रम नहोस् भन्ने पक्षमा दलहरू रहेको पौडेलले राष्ट्रपतिलाई जानकारी दिनुभएको थियो पौडेल शीतल निवासबाट फर्किए लगत्तै निर्वाचन आयोगका प्रमुख आयुक्त निलकण्ठ उप्रेती राष्ट्रपतिसँगको भेटका लागि शीतल निवास पुग्नु भएको छ निर्वाचनको तयारीका विषयमा राष्ट्रपतिलाई जानकारी गराउनका लागि प्रमुख आयुक्त उप्रेती राष्ट्रपति कार्यालय पुग्नु भएको हो जारी भेटमा निर्वाचनको वातावरण निर्माणका लागि आयोगले गरिरहेको पहलका विषयमा समेत छलफल हुने बताइएको छ अन्तरिम चुनावी मन्त्री परिषदका अध्यक्ष खेलराज रेग्मीले आन्दोलन र दललाई निर्वाचनमा सहभागी गराउनका लागि विशेष पहल गर्न एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाल प्रचण्डसँग आग्रह गर्नुभएको छ सबै दल सहभागी नभए निर्वाचन सफल बनाउन गाह्रो पर्ने भएकाले आन्दोलन र दललाई सहमतिमा ल्याउन रेग्मीले आग्रह गर्नुभएको हो आज बिहान भएको भेटवार्तामा रेग्मीले निर्माणका लागि सहयोग गर्न प्रचण्डसँग अनुरोध गर्नुभयो उहाँले सरकार मङ्सिर चारमा हुने निर्वाचन निर्वाचनको तयारीमा जुटेकाले अब शीर्ष दलहरूले पनि सहयोग गर्ने बेला आएको बताउनु भएको थियो चुनावका लागि दलहरूकै साथ चाहिने भएकाले विशेष पहल गरिदिन प्रचण्डलाई आग्रह गर्नुभएको अध्यक्ष रेग्मीको निजी सचिवालयले जनाएको छ जवाफमा प्रचण्डले सबै दल निर्वाचनमा सहभागी हुने विश्वास व्यक्त गर्नुभयो र दलहरूसँग पनि वार्ता जारी रहेकाले निर्वाचनमा सहभागी हुने उहाँको दावी छ प्रचण्डले दलहरू निर्वाचनको माहौल बनाउन लागि परेको पनि जानकारी गराउनु भएको थियो त्यस्तै अन्तरिम मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले संविधान सभाको चुनाव सम्पन्न गर्नु सबै पक्ष क्रियाशील भएर लाग्न आग्रह गर्नु भएको छ आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सञ्चालक परिषदको बैठक उद्घाटन गर्दै रेग्मीले सबै राजनीतिक पार्टी विभिन्न संघ संस्था तथा समुदायलाई संविधान सभाको चुनाव सम्पन्न गर्न सक्रिय हुन आग्रह गर्नुभएको हो ललितपुरमा आयोजित कार्यक्रममा रेग्मीले आदिवासी जन जनजातिहरूले पनि निर्वाचनका लागि सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने औल्याउँदै समानुपातिक प्रतिनिधित्वको विषयमा अन्य दलहरूसँग छलफल गरेर टुङ्ग्याउनु पर्ने बताउनुभयो कार्यक्रममा बोल्ने आदिवासी जनजातिका प्रतिनिधिहरूले आगामी संविधान सभामा आफूहरूको उचित प्रतिनिधित्व हुनुपर्नेमा जोड दिएका थिए हामीलाई भर्खरै प्राप्त खबर अनुसार राष्ट्रपति डाक्टर रामवरण यादव र प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेती बीचको भेटवार्ता सकिएको छ भेटमा चुनावका लागि निर्वाचन आयोगले गरिरहेको तयारीका विषयमा राष्ट्रपति यादवलाई निर्वाचन आयोगका प्रमुख आयुक्त उप्रेतीले जानकारी गराउनु भएको थियो उहाँले पूर्ण विश्वासका साथ निर्वाचन आयोग तयारीमा लागेको पनि बताउनुभयो क्षेत्र निर्धारणको विषय टुङ्गिएपछि अब अन्य काम अगाडि बढ्ने समेत उप्रेतीले सञ्चारकर्मीलाई जानकारी गराउनु भएको छ दलहरू बीचको विवाद दलहरूले नै समाधान गर्नुपर्ने समेत उहाँको भनाइ छ भेटमा उप्रेतीले राष्ट्रपति यादवको स्वास्थ्य स्थितिका विषयमा पनि जानकारी लिनुभएको थियो निर्वाचन क्षेत्र निर्धारण आयोगले आज पनि छलफललाई निरन्तरता दिएको छ सुझाव संकलनको काम निरन्तर जारी राखेको आयोगले आज विभिन्न क्षेत्रका विज्ञहरूलाई बोलाएको छ आयोगको कार्यालय नयाँ बानेश्वरमा जारी छलफलमा जनसङ्ख्याविद भूगोलविद इतिहासविद लगायतको सहभागिता रहेको आयोगका सदस्य सचिव राजुमान सिंह मल्लले जानकारी दिनुभयो हिजो र अस्ति दलहरूसँग छलफल गरेको आयोगले आज विज्ञहरूसँग राय सुझाव संकलन गर्न लागेको हो विज्ञहरूसँगको छलफलपछि आयोगले औपचारिक रूपमा निर्वाचन क्षेत्र निर्धारण पुनर्धारणको काम सुरु गर्नेछ सूचना तथा संचार मन्त्री माधव पौडेलले संचार संस्थालाई व्यवस्थित र मर्यादित बनाउन आफू प्रतिबद्ध रहेको बताउनु भएको छ आज संचार मन्त्रालयमा न्यूनतम पारिश्रमिक निर्धारण समितिले बुझाएको प्रतिवेदन बुझ्दै उहाँले पत्रकार महासंघसँग सहकार्य गरी सुझावलाई समावेशी गर्दै कार्यान्वयन गरिने बताउनु भएको हो मुलुक निर्वाचनतर्फ उन्मुख भएको बताउँदै मन्त्री पौडेलले देशका सबै क्षेत्रमा निर्वाचनको सन्देश लिएर आफ्नो जिम्मेवारी पूरा गर्न पत्रकारसँग आग्रह गर्नुभएको थियो नेकपा माओवादीले आगामी मंगिर चार गतेको निर्वाचन बिथोल्ने भएको छ उसले मंगिर चार गते निर्वाचन हुन नसक्ने समेत निष्कर्ष निकालेको छ आफ्नो पार्टीको सक्रिय बहिष्कार र स्वयं निर्वाचन गराउन कसिएर लागेका भनिएका दलहरूको वास्तविक निर्वाचन हुन नदिने खेलका कारण मंगिर चारमा निर्वाचन हुन नसक्ने निष्कर्षमा नेकपा माओवादी पुगेको हो खेलराज रेग्मी नेतृत्वको सरकार खारेजीको माग गरिरहेको नेकपा माओवादीले पूर्ण बैठकबाट नै पार्टीको सम्पूर्ण शक्ति प्रयोग गरेर निर्वाचन बिथोल्ने निर्णय गरे गरेको छ चार दिनसम्म चलेको पूर्ण बैठकको निर्णयबारे जानकारी गराउन आज पोखरामा गरिएको नेकपा माओवादीले गरेको पत्रकार सम्मेलनमा कुनै हालतमा मङ्सिरमा निर्वाचन हुन नदिने स्पष्ट पारेको हो भारतको उत्तराखण्डमा गएको बाढीमा परि हराइरहेका नेपालीहरूको खोजीमा पहल गरिदिन नेपाली काङ्ग्रेस नवलपरासीले आज काङ्ग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेलको ध्यान आकर्षण गराएको छ पौडेलसँगको भेटका क्रममा उनीहरूले तीर्थयात्रामा गएका कतिपय नेपालीहरू अझै स्वदेश नफर्किएकाले खोजीमा तदारुकता देखाउन आग्रह गरेका हुन् उनीहरूले सरकारले अहिलेसम्म भएको उद्धारको सूचना नदिएको भन्दै सरकारको आलोचना समेत गरेका छन् ग्यास व्यवसाय संयुक्त संघर्ष समितिले आगामी अठाइस गते भित्र आफूहरूको माग सम्बोधन नगरे आपूर्ति बन्द गर्ने चेतावनी दिएका छन् राजधानीमा आज पत्रकार सम्मेलनको आयोजना गरी ग्यास व्यवसाय संयुक्त संघर्ष समितिले ग्यास आपूर्ति बन्द गर्ने चेतावनी दिएको हो उनीहरूले व्यवसाय र उपभोक्तालाई लगाइँदै आएको कर छुट हुनुपर्ने माग गरेका छन् सरकारले पुँजी लगानीको प्रतिफल प्रतिशतको आधारमा तय गर्नुपर्ने माग समेत माग समेत उनीहरूको छ ग्यास कारोबारमा लगानी तथा खर्चहरू तेब्बरसम्म वृद्धि भइसकेकाले न्यूनतम प्रतिफल पाँच प्रतिशत कायम गर्नुपर्ने माग उनीहरूको रहेको छ यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूले आगामी संविधान सभा निर्वाचनका लागि आफ्नो समुदायका तर्फबाट उम्मेद्वारी घोषणा गरेका छन् उनीहरूले आज राजधानीमा पत्रकार सम्मेलन गरी आगामी संविधान सभाका लागि उम्मेद्वारी घोषणा गरेका हुन् आगामी संविधान सभामा देशभरका विभिन्न जिल्लाबाट बैसठी जना लैङ्गिक अल्पसङ्ख्यकहरूले उम्मेद्वारी दिने पत्रकार सम्मेलनमा जानकारी दिएको छ तर उनीहरूले कुन पार्टीबाट उम्मेद्वारी दिने हो भन्ने बारे खुलाइएको छैन म्याग्दीको पाखा पानीको सुन्ती बिलाउनी र रायखोर गाउँमा निरन्तर पहिरो खस्न थालेपछि स्थानीयवासी समस्यामा परेका छन् गाविसको एक दुई र तीन वडामा पर्ने सुन्ती बिलाउनीमा गएको पहिरोका कारण अहिलेसम्म करिब एक दर्जन घरहरू विस्थापित भइसकेका छन् पहिरोले तलको गाउँलाई पूर्ण थालेको छ भने माथिको गाउँलाई समेत जोखिममा पारेको स्थानीय ध्रुव कुमार पाइजाले जानकारी दिनुभयो पहिरोका कारण हालसम्म एक दर्जन घरहरू विस्थापित भइसकेका छन्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 का लागि सुन हजुर खबरमा अब विदेशका खबर पाकिस्तानको उत्तर पश्चिम क्षेत्रमा अमेरिकाले गरेको मानव रहित विमान आक्रमणमा परि जनाको मृत्यु भएको छ आज बिहानै बजरिस्तानको आदिवासी क्षेत्रमा दुईवटा क्षेप्यास्त्र आक्रमण गरिएको बीबीसीले जनाएको छ मारिने अधिकांश व्यक्ति विद्रोही हक्कानी नेटवर्कका रहेको उल्लेख छ पाकिस्तानमा नवनिर्वाचित प्रधानमन्त्री नवाज शरीफ सत्तामा आएपछि अमेरिकाको यो दोस्रो आक्रमण हो यसअघि भएको आक्रमणपछि शरीफले पाकिस्तानमा भइरहेको मानव रहित विमानको आक्रमण रोक्न माग गरेका थिए लोकतान्त्रिक सरकार निर्माणको एक वर्ष नबित्दै हिजो विरोधी आन्दोलनले हिंसात्मक रूप धारण गरेको छ राष्ट्रपति मोहम्मद मुर्सीले विभेदकारी नीति अवलम्बन गरेको भन्दै नागरिकहरूले थालेको आन्दोलनले हिंसात्मक रूप लिएको हो यसै हप्तादेखि चर्किएको मुर्सी विरोधी आन्दोलनमा करिब सोह्र जनाको मृत्यु भइसकेको छ भने दुई सय प्रदर्शनकारीको दुई सयजना प्रदर्शनकारी घाइते भएका छन् आन्दोलनकारीहरूले राष्ट्रपति मुर्सीले राजीनामा दिनुपर्ने मागसहित प्रदर्शन चर्काएपछि मुर्सीका समर्थक पनि समानान्तर आन्दोलनमा लागेका छन् राष्ट्रपति मुर्सीले कसैलाई काखा र कसैलाई पाखा गर्ने किसिमको ऐन नियमहरू स्वीकृत गरेको भन्दै विपक्षी दल समर्थक विभिन्न धर्म संस्कृतिका कार्यकर्ता तथा सर्वसाधारण समेत आन्दोलनमा होमिएका छन् राष्ट्रिय खबरको अन्त्यमा एउटा खेल खबर त्रिदेशीय क्रिकेट श्रृङ्खलामा भारत श्रीलङ्कासँग पराजित भएको छ आइसिसी च्याम्पियन्स ट्रफी जिते लगत्तै वेस्ट इन्डिजमा शुरू भएको भारत श्रीलङ्का र वेस्ट इन्डिज बीचको त्रिदेशीय श्रृङ्खलामा भारतले लगातार दोस्रो हार बेहोरेको छ गैराती श्रीलङ्कासँग एक सय एकसठी रनको फराकिलो अन्तरले पराजित भएपछि भारतलाई फाइनल पुग्न कठिन छ अब भारतले बाँकी रहेका दुवै खेल जित्नै पर्ने बाध्यता रहेको छ राष्ट्रिय खबरको अन्त्यमा मूल खबरका शीर्षकहरू पुनः एकपटक निर्वाचनको वातावरण बनाउन दलहरूको राष्ट्रपति यादवद्वारा ध्यान आकर्षण निर्वाचनको तयारी बारे प्रमुख निर्वाचन आयुक्तले राष्ट्रपतिलाई जानकारी गराउँदै आन्दोलन र दललाई निर्वाचनमा सहभागी गराउने वातावरण बनाउन माओवादी अध्यक्ष प्रचण्डसँग मन्त्री परिषदका अध्यक्ष रेग्मीको आग्रह निर्वाचन क्षेत्र निर्धारण आयोग विज्ञहरूसँगको छलफलमा यौनिक तथा लैङ्गिक अल्पसंख्यकले आगामी निर्वाचनका लागि घोषणा गरे उम्मेद्वारी सरकारले माग पूरा नगरे ग्यास आपूर्ति बन्द गर्ने ग्यास व्यवसायीको चेतावनी अमेरिकी रहित विमानको आक्रमणमा पाकिस्तानमा सोह्र जनाको मृत्यु इजिप्टमा राष्ट्रपति मुर्सी विरुद्धको आन्दोलन हिंसात्मक बन्दै सोह्र सर्वसाधारण मारिए र त्रिदेशीय क्रिकेटमा भारतको लगातार दोस्रो हार श्रृङ्खलामा भारत श्रीलङ्कासँग एक सय एकसठी रन अन्तरले पराजित हवस् त नेपालबारी नेटवर्कको दिउँसो तिन बजेको राष्ट्रिय खबर सकियो प्राविधिक मित्र पवन कटेललाई धन्यवाद दिँदै कुसुम र धीरज विदा भयौँ नमस्कार